समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गी प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी राष्ट्रीय गौरव प्रवासी नेपाली को एक प्रवासी डट कम थुनी राख त्यो दिलभित्र कतै जाने बाटो नहोस् थुनी राख त्यो दिलभित्र कतै जाने बाटो नहोस् ढुङ्गाको भर माटो बनाऊ कहीँ कतै फाटो नहोस् पिरतीको कहानी यो दिगान्ध भई बाँचिरहोस् पिरतीको कहानी यो दिगान्ध भई बाँचिरहोस् पल्टाएर पाना फेरि अर्को कुनै बाटो नहोस् ढुङ्गाको भर माटो बनाऊ कहीँ कतै फाटो नहोस् सजाउँछु तिमलाई रानी मनको सिंहासनमा सजाउँछु तिमलाई रानी मनको सिंहासनमा तिमी मात्र राज गर अरू कुनै साटो नहोस् ढुङ्गाको भर माटो बनाऊ कहीँ कतै फाटो नहोस् रहरका फुल रोपी बगैँचा भो मेरो माया रहरका फुल रोपी बगैँचा भो मेरो माया सँगै फुलौ सँगै झरौ छुटाउने बाटो नहोस् ढुङ्गाको भर माटो बनौ कहीँ कतै फाटो नहोस् हातेमालो गरी गरी सँगै काटौँ जीवन यात्रा हातेमालो गरी गरी सँगै काटौँ जीवन यात्रा तिमी बिना जिउनु पर्दा मैले टेक्ने माटो नहोस् थुनी राख त्यो दिलभित्र कतै जाने बाटो नहोस् ढुङ्गाको भर माटो बनौ कहीँ कतै फाटो नहोस् गजलकार गौरव श्रेष्ठ मनकुराको गजल थियो यो नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सुमधुर गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी पानी थियो आगो भयो ताप्न पनि गाह्रो भयो पानी थियो आगो भयो ताप्न पनि गाह्रो भयो तिम्रो तस्बिर यी नयनमा टाँस्न पनि गाह्रो भयो गजल गाउँदा एउटा साथी शेरमा यस्तो भाव पोख्थ्यो गजल गाउँदा एउटा साथी शेरमा यस्तो भाव पोख्थ्यो निष्ठुरीको एउटा घातले बाँच्न पनि गाह्रो भयो तिम्रो तस्बिर यी नयनमा टाँस्न पनि गाह्रो भयो शीत चुम्दै हाँस्दै दुबो खडेरीमा यसो भन्थ्यो शीत चुम्दै हाँस्दै दुबो खडेरीमा यसो भन्थ्यो मौलाएर वन पाखा ढाक्न पनि गाह्रो भयो तिम्रो तस्बिर इनयनमा टाँस्न पनि गाह्रो भयो कति छुटे चोखो माया उर्लिएको छालसँग कति छुटे चोखो माया उर्लिएको छालसँग किनारालाई याद साँची राख्न पनि गाह्रो भयो तिम्रो तस्बिर यी नयनमा टास्न पनि गाह्रो भयो परिश्रम नै जीवन बुझी पसिनाले रुच्दा पनि परिश्रम नै जीवन बुझी पसिनाले रुच्दा पनि थोरै खुसी जिन्दगीमा सार्न पनि गाह्रो भयो पानी थियो आगो भयो ताप्न पनि गाह्रो भयो तिम्रो तस्बिर यो नयनमा टाँस्न पनि गाह्रो भयो मधुमल्लाचार चार मोरङका गजलकार टी काखडका राष्ट्रप्रेमीको गजल वाचन गरेर सुनाए यस्तै मसँग अर्को पनि एउटा गजल छ जुन छ तर अँध्यारो यहाँ जुन नभएको जस्तो जुन छ तर अँध्यारो यहाँ जुन नभएको जस्तो नुन छ तर अध्यारो खल्लो नुन नभएको जस्तो सतीले सरापेको देशमा राम्रो गर्नै नहुने रहेछ सतीले सरापेको देशमा राम्रो गर्नै नहुने रहेछ सर्वस्व त्यागेर पनि मान्छेमा गुण नभएको जस्तो नुन छ तर अँध्यारो खल्लो नुन नभएको जस्तो त्यो लाम्टो कति तान्नु र झन् पो छोटिँदै गयो त्यो लाम्टो कति तान्नु र झन् पो छोटिँदै गयो त्यो दुह्ने बेलामा गाईको थुन नभएको जस्तो नुन छ तर अँध्यारो खल्लो नुन नभएको जस्तो झरीमा चुर्लुम्मै डुबेर गेडा गुडी फुले झैँ झरीमा चुर्लुम्मै डुबेर गेडा गुडी फुले झैँ जिन्दगीभित्र नसा छ तर खुन नभएको जस्तो नुन छ तर ध्यारो खल्लो नुन नभएको जस्तो आफ्नै रगतले गीत रच्यो गायो घोक्रो फुकुन्जेल आफ्नै रगतले गीत रच्यो गायो घोक्रो फुकुन्जेल गीतहरू मिठा छन् तर धुन नभएको जस्तो जुन छ तर ध्यारो यहाँ जुन नभएको जस्तो नुन छ तर ध्यारो खल्लो नुन नभएको जस्तो गजलकार मानन्दर अभागीको गजल थियो यो तिमले आगो टेकेर दिल सेकेर हिँड्नेहरू आगो टेकेर दिल सेकेर हिँड्नेहरू कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू यो कस्तो अन्धो बहिरो कानुन हो श्रीमान यो कस्तो अन्धो बहिरो कानुन हो श्रीमान खुलेआम छन् गला रेटेर हिँड्नेहरू कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू तिम्रो अस्मिताको ख्याल छ कि छैन भन त तिम्रो अस्मिताको ख्याल छ कि छैन भन त सुन न ए त्यो जवानी बेचेर हिँड्नेहरू कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू डिङ्गा बाछाको जङ्गलमा बैठक छ अरे डिङ्गा बाछाको जङ्गलमा बैठक छ अरे होसियार गाईबस्तु खेदेर हिँड्नेहरू कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू हिजो आज कमी छैनन् यो गाउँ बस्तीमा हिजो आज कमी छैनन् यो गाउँ बस्तीमा यो ज्ञानले झैँ प्रेमिका फेरेर हिँड्नेहरू आगो टेकेर दिल सेकेर हिँड्नेहरू कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू यो गजल थियो ज्ञान तरामु सेतु मगरको मैले सोचे तिमीलाई तिमीले सोच्यो अर्कैलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई रहे आफ्नो खुसी पन्छाएर तिमीलाई दुख्दा साथ दिए तिमी हिँड्यौ जुन बाटोमा पाइला पनि रहे आफ्नो खुसी पन्छाएर तिमीलाई दुख्दा साथ आफ्नो सम्झे तिमीलाई भुलेको थिएँ आफैलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई साथ खोज्दै तिमीले गए पनि तिम्रो बाटो छेक्दै मामा तिमी बाहेक यो जुनीमा अर्को साथ खोज्दिनमा मामा तिमीले झुक्क्याइ गए पनि तिम्रो बाटो छेक्दिनमा मिठा वचनमा भुलै बिचल्लीमा पर्यो मलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई सोच्यो अर्कैलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई बोल्दा बोल्दै आकाशमा बाई भनेर मारी बोल्दा बोल्दै आकाशमा बाई भनेर मारी बोल काली भन्दा आज नाई भनेर मारी च्वाक केटी देखेँ मैले कमेन्ट गरिहालेँ च्वाक केटी देखे मैले कमेन्ट गरिहालेँ हाम्रो बिच कुन्न कली आई भनेर मारी बोल काली भन्दा आज नाई भनेर मारी मैले भने दिलको राजा सम्झिएको तिमलाई मैले भने दिलको राजा सम्झिएको तिमलाई तिम्रो दिलमा अर्कै केटी धाई भनेर मारी बोल काली भन्दा आज नाइ भनेर मारी फोनै फोनमा झगडाको महाभारत भयो फोनै फोनमा झगडाको महाभारत भयो तिम्रो दिलमा उसैले ठाउँ पाई भनेर मारी बोल काली भन्दा आज नाइ भनेर मारी हिजोसम्म मेरो हजुर भन्दै बोलाउँथी हिजोसम्म मेरो हजुर भन्दै बोलाउँथी निष्ठुरीले आज मलाई दाई भनेर मारी बोल्दा बोल्दै आकाशमत बाई भनेर मारी बोल काली भन्दा आज नाइ भनेर मारी हाल दुबईमा कार्यरत पिडी खोला नौ स्याङ्जाका गजलकार बालकृष्ण भट्टराईको गजल थियो यो यस्तै मसँग अर्को पनि एउटा गजल मेरो हातमा परेको छ हाल मलेसियामा कार्यरत रोशन खड्काको झुपडीमा भए पनि बास दिन्छु भनेकै थिएँ झुपडीमा भए पनि बास दिन्छु भनेकै थिएँ बनी बुथो गरेर नि गाँस दिन्छु भनेकै थिएँ महलका कुरा गरी झुपडी त्यो हेला गर्यो महलका कुरा गरी झुपडी त्यो हेला गर्यौ तिमीलाई मैले माया खास दिन्छु भनेकै थिएँ बनी बुथो गरेर नि घाँस दिन्छु भनेकै थिएँ ऐना जस्तो मेरो मन चर्काएर गयौ तिमी ऐना जस्तो मेरो मन चर्काएर गयौ तिमी तिम्रो लागि परौ भने सास दिन्छु भनेकै थिए बनी बुथो गरेर नि घाँस दिन्छु भनेकै थिएँ दुनिया यो सारा भुली यदि तिमी माग्छौ भने दुनिया यो सारा भुली यदि तिमी माग्छौ भने आफैलाई सेरी यहाँ लास दिन्छु भनेकै थिएँ बनी बुथो गरेर नि गाँस दिन्छु भनेकै थिएँ म गरिब रुवाउँदै नगएको भएदेखि म गरिब रुवाउँदै नगएको भएदेखि तिम्रो लागि जीवन यो दास दिन्छु भनेकै थिएँ झुपडीमा भए पनि बास दिन्छु भनेकै थिएँ बनी बुथो गरेर नि गाँस दिन्छु भनेकै थिएँ चर्चा गर्ने तिमी त अचेल नामी छु नामी भई नाकै काट्यौ रे दुनियाँले भन्छन् गति नै छाड्यौ रे आफ्नाले भन्छन् नाकै काट्यौ रे दुनियाँले भन्छन् गति नै छाड्यौ रे धेरै धेरैको तिर्खा मेट्ने तिमी त अचेल पानी भइ छौ पानी भइ छौ धेरै धेरैले चर्चा गर्ने तिमी त अचेल नामी भइ छौ नामी भइ छौ सबैसँग आफूलाई सधैँ ढाँटे छेउ जथाभावी मन परी जोवन साथी छेउ आफैसँग आफूलाई सधैँ ढाँटे छेउ जथाभावी मन परी जोवन साथी छेउ जानेको पैसा बिसाउने तिमी त अचल थाती भइ छु थाती भइ छु धेरै धेरैले चर्चा गर्ने तिमी त अचल नामी भइ छु नामी भइ अहिले तपाई सुन्दै हुनुहुन्छ समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो हम राष्ट्रीय गौरव प्रवासी नेपालीको एकै आवाज आवाज कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु म तपाईँहरूकै गाउँले साथी फेरि पनि म गजल वाचनकै क्रमलाई जोड्न चाहन्छु बान्न टोली पाँच अछामका गजलकार मोहन रावल अनमोल अस्तुको गजल अह बदलिएन चञ्चले मन बदलिएन अह बदलिएन चञ्चले मन बदलिएन एकनाश देखिरहेछु सधैँ तन बदलिएन म यी नानीहरूसँगै रमाउने गर्दछु सदैव म यी नानीहरूसँगै रमाउने गर्दछु सदैव हुनसक्छ त्यसैले त बचपन बदलिएन एकनाश देखिरहेछु सधैँ तन बदलिएन स्वरूप बदलियो जोबन बदलियो स्वरूप बदलियो जोबन बदलियो आत्मा बदलियो धड्कन बदलिएन एकनाश देखिरहेछु सधैँ तन बदलिएन बिचरी चाँदनी रोएको म देखिरहेछु बिचरी चाँदनी रोएको म देखिरहेछु यो धरती बदलियो गगन बदलिएन एकनास देखिरहेछु सधैँ तन बदलिएन झुटो आरोप लगाउँदै मेरी प्रिय यसो भन्छन् झुटो आरोप लगाउँदै मेरी प्रिय यसो भन्छन् यो दुनियाँ बदलियो मोहन बदलिएन अह बदलिएन चञ्चले मन बदलिएन एकनास देखिरहेछु सधैँ तन बदलिएन पढाइले जागिर खोज्छ जागिरले योग्यता पढाइले जागिर खोज्छ जागिरले योग्यता नपढेरै मालिक हुन्छन् भए सिप र दक्षता निद उडाउँछ दिवा सपना त्यही हुन्छ साकार निद उडाउँछ दिवा सपना त्यही हुन्छ साकार निदाउँदाको सपना के हुन्छ र मान्यता नपढेरै मालिक हुन्छन् भए सिप र दक्षता जसले रोज्छ जोखिम बाटो स्वीकारेर चुनौती जसले रोज्छ जोखिम बाटो स्वीकारेर चुनौती उसले पाउँछ जिन्दगीमा सफलता त्यो भव्यता नपढेरै मालिक हुन्छन् भए सिप्र दक्षता ईश्वर पनि घुँडा टेक्छ जसको दृढ लक्ष्य छ ईश्वर पनि घुँडा टेक्छ जसको दृढ लक्ष्य छ दुर्भाग्यले हार खान्छ देखि त्यो आदम्यता नपढेरै मालिक हुन्छन् भए सिप्र दक्षता सिकाउँदैन किताबले जीवन जिउने कसरी सिकाउँदैन किताबले जीवन जिउने कसरी सङ्गतै हो सिकाउने संस्कृति र सभ्यता पढाइले जागिर खोज्छ जागिरले योग्यता नपढेरै मालिक हुन्छन् भए सिप्र दक्षता गजलकार रमेश कुँवर गोठालोको गजल थियो यो ಕಾರನ್ನು غبارا हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ हाल अबुधाबी दुबईमा कार्यरत ओखलढुङ्गाका गजलकार सहदेव कटवालको गजल वाचनसँगै आजलाई ओझेल हुन चाहन्छु हस्त नमस्कार न क्षेत्री बाहुन न जनजाति नेपालै नरहे न क्षेत्री बाहुन न जनजाति नेपालै नरहे को भन्छ हामीलाई नेपाली साथी नेपालै नरहे दाजु र भाइ आपसमा लडी नदेखाऊ रमिता दाजु र भाइ आपसमा लडी नदेखाउ रमिता रहन्न हाम्रो गोर्खाली छाती नेपालै नरहे को भन्छ हामीलाई नेपाली साथी नेपालै नरहे नेपालमा बस्ने नेपाली हामी सबैको जात हो नेपालमा बस्ने नेपाली हामी सबैको जात हो चाहिन्न हामीलाई जाति र पाती नेपालै नरहे को भन्छ हामीलाई नेपाली साथी नेपालै नरहे मेची र काली लगाई साथ मिलेर बसौन मेची र काली लगाई साथ मिलेर बसौन पुर्खाको इमान रहन्न थाती नेपालै नरहे को बन्छ हामीलाई नेपाली साथी नेपालै नरहे हिमाल पहाड तराईमा बस्ने सबै हो नेपाली हिमाल पहाड तराईमा बस्ने सबै हो नेपाली जातले यहाँ कोही हुन्न माथि नेपालै नरहे न छेत्री बाहु न जनजाति नेपालै नरहे को भन्छ हामीलाई नेपाली साथी नेपालै नरहे ले रचेको हो गोर्खाले लडेना चाहिँ भारतले हामीमाथि हाम्रो भूमि कब्जा गर्नु लागि सक्यो सुस्ता जाउँ रगत बगाउँ लड्ने बेला आइसक्यो चिन्नै पर्छ अब हामी सबैले जो जो हिँड्छन् सधैँ पुगी चढ सपना मात्रै पार्दै हिँड्ने हरु ठुला बैरी त ती हुन् बढी लडे बाटो सबै छिमेकीको डर मानि मानि हाम्रो सिमानालाई को हो कि बेचेको हो पहिलो कुरा यो बुझ्नु छ चक्रव्यूह कसले रचेको हो बेचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो पानी अब हामी काला पानी नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधैँ छिमे